सोमेश्वर डाँडामा पुरातात्विक महत्त्व बोकेको ठाउँ आफ्नो कब्जामा लिएको छ सोमेश्वर डाँडामा रहेको एक पुरानो शिव मन्दिर भत्काएर भारतले नयाँ मन्दिर बनाउँदैछ यो गतिविधिको बारेमा नेपालीहरू जानकार छैनन् धार्मिक हिसाबले निकै महत्त्वपूर्ण मानेको सोमेश्वर गढीमा गत चैत्र चैते दसैँमा लागेको मेलामा पनि एसएसबीले नेपालीलाई दुःख दिएको थियो नेपाली भूभागमा रहेको र नेपाली नागरिक पुजारी नीलकण्ठ सापकोटाले निर्माण गरेको त्यहाँको मन्दिरमा एसएसबीले आफ्नो पनि हैकम जमायो त्यस मन्दिरमा हरेक वर्ष चैते दशमीमा मेला लाग्ने गर्दछ यस मन्दिरको दुई हजार पचास सालमा शिलान्यास भएको थियो सापकोटा विक्रमसम्म दुई हजार छब्बिस सालमै त्यस स्थानमा पुगेका थिए सोमेश्वरगढी मन्दिरमा गई पूजा गरेमा पापबाट मुक्त हुने जनविश्वास छ यसको पूर्वमा महेश्वरी गङ्गा रहेको छ मन्दिर बनाउन पुजारी सापकोटाको योगदान छ उनले त्यहाँ बत्तीस बोरा सिमेन्ट र तिन क्विन्टल रड खर्चेका छन् पैदल हिँडेर सीमा क्षेत्र सोमेश्वर डाँडा पुग्न तिन घन्टा लाग्छ दुई हजार अडसट्ठी सालमा यस मन्दिर निर्माण सम्पन्न गरियो गरिएको थियो मन्दिरमा पूजाआजाका लागि आएका झण्डै लाख बढी भक्तजनबाट सङ्कलन भएको बाह्र हजार रुपियाँ एसएसबीले लग्यो त्यस स्थानमा विगत पाँच छ वर्षदेखि भारतीय पुजारी आई पूजा गर्ने गरेका छन् आदिवासी जनजाति महासङ्घको आठ महाधिवेशन अन्तर्गत आइतबारदेखि चितवनको सौरामा बन्द सत्र सुरु भएको छ बिहान नौ बजेदेखि सुरु हुने भनिए पनि दिउँसो एक बजेबाट मात्र बन्द सत्र सुरु भएको थियो बन्द सत्रको पहिलो दिन महासचिव आङ्काजी शेर्पाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष डन्डु शेर्पाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो बन्द सत्रमा आज बिहानदेखि नेतृत्वको लागि निर्वाचन प्रक्रिया सुरु हुनेछ महासङ्घको नेतृत्वको लागि सर्वसम्मत गर्ने प्रक्रिया सुरु भइसकेको चितवन जिल्ला अध्यक्ष पदम गुरुङले जानकारी दिनुभयो महा महाधिवेशनमा एकहत्तर जिल्लाबाट पाँच सय बढी प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहेको छ आगामी नेतृत्वको लागि चन्द्र विक्रम राई नरेश ताम्राकार र नगेन्द्र कुमारले उम्मेदवारी दिने बुझिएको छ वर्तमान महासचिव आङकाजी शेर्पा पनि अध्यक्षको आकाङ्क्षी हुनुहुन्छ तर सहमतिमा यी उम्मेद्वार बाहेक मध्यमार्गी बाटो खोजेर सहमति गर्ने प्रयास भइरहेको स्रोतले जनाएको छ यसैबीच नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष राजकुमार लेखीले थारूले राजकुमार लिखितहरूले आदिवासी जनजातिको पहिचानको आधारमा सञ्चालित आन्दोलनलाई नयाँ उचाइमा पर्ने बताउनु भएको छ सौराहमा जारी महाधिवेशनको बन्द सत्रमा सम्बोधन गर्दै अध्यक्ष थारूले आदिवासी जनजाति आन्दोलन विगतको तुलनामा परिपक्व व्यवस्थित हुँदै गएको बताउँदै सङ्घीय संरचनामा मुलुक जान लागेको बेला थप गम्भीर भएर खरो ढङ्गले आन्दोलनलाई निरन्तरता दिनुपर्ने बताउनुभयो मुलुकमा अहिले अन्तरिम संविधान लोकतन्त्र खुला व्यवस्थामाथि निर्मम प्रहार भइरहेकाले आदिवासी जनजातिको आन्दोलनलाई पनि गलत ढङ्गले व्याख्या गरिरहेको विभिन्न स्थानमा रहेका नेताहरू समेत विशेष सचेत हुनुपर्ने थारूको भनाइ छ अध्यक्ष थारूले आदिवासी जनजातिहरूले कुनै पनि जाति धर्म संस्कृति विरुद्ध आन्दोलन गरेको नभई एकात्मक सामन्तवाद चिन्तन बोक्ने दल र निकायको विरुद्धमा आन्दोलन गरेको बताउनुभयो विक्रम सम्बत दुई हजार उनासत्तरी सालमा जारी भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको साटो नयाँ ऐन जारी हुनुपर्ने माग जताततै उठ्न थालेको छ तर चितवन राष्ट्रिय निकुञ्जका नवनियुक्त प्रमुख संरक्षण अधिकृत कमलजङ कुबरको धारणा भने फरक रहेको छ विक्रम सम्बत दुई साल अर्थात् पञ्चायती कालमा बनेको हो भन्ने सोचले निकुञ्ज ऐन परिवर्तन हुनुपर्छ भन्ने धारणा राख्नु हुँदैन ग्रामीण आत्मनिर्भर अभियान रोसेक नामक गैर सरकारी संस्थाले सौरामा आयोजना गरेको एक गोष्ठीको समापन कार्यक्रममा कुवरले भन्नुभयो एन निर्माणका बेला एक मन्त्रालयदेखि अर्को मन्त्रालयमा प्रस्तावित प्रावधानहरूमा पुग्दा नै अनेक थरी स्वार्थ बोकेका तत्त्वको चलखेल हुने उहाँले बताउनुभयो त्यसैले ऐन परिवर्तन गरौँ भन्दा संरक्षण विरोधीलाई फाइदा पुग्ने अवस्था आउने उहाँको धारणा थियो जनमुखी ऐन बनाउने असल नियत राखेर नयाँ ऐन बनाउन खोजे पनि यहाँभित्र चलखेल बढेर संरक्षण विरोधीहरूले फाइदा लिन सक्ने खतरा हुन्छ त्यसैले यस्तो विषयमा हामी गम्भीर हुन आवश्यक छ कुबरले भन्नुभयो जनताले ऐनमा असहमति जाहेर गर्न पाउने आफ्नो अनुकूल छैन भन्ने लागिमा जलाएर विरोध प्रकट गर्न पाउने उहाँको भनाइ थियो तर गैर सरकारी संस्थाले ऐन जलाउनु दुर्भाग्यपूर्ण रहेको उहाँको जिकिर थियो मध्यवर्ती समितिलाई नेकुञ्जको आमदानीबाट तिसदेखि पचास प्रतिशत रकम जाने प्रावधान राजस्व धेरै सङ्कलन गर्ने चितवन निकुञ्ज जस्ता ठुला निकुञ्जका हकमा मात्र उपयुक्त भएको उहाँले बताउनुभयो कम आमदानी हुने निकुञ्जको मध्यवर्ती समितिलाई सरकारले सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो अमेरिकी विकास नियोग युएसएडको आर्थिक सहयोगमा नेपालमा संरक्षित क्षेत्र र वनको हरियो वन नामक परियोजना सञ्चालन भएको छ जलवायु परिवर्तनका असर कम गर्न स्थानीयको जीवनस्तर सुधार गर्दै जैविक विविधता संरक्षण गर्नु परियोजनाको उद्देश्य रहेको छ विश्व चरा दिवसको अवसरमा चितवनका चरा संरक्षण कर्मीहरूले आइतबार चितवन राष्ट्रिय निकुञ्जमा चराको अवलोकन गरेका छन् निकुञ्जमा चराको वर्तमान अवस्था र वासस्थानमा परेको असरका बारेमा थाहा पाउन चराको अवलोकन गरिएको हो चितवन राष्ट्रिय निकुञ्जको सहयोगमा बर्ड एजुकेसन सोसाइटी चितवन सौराहले गरेको अवलोकन टोलीमा पन्ध्रजना चरा संरक्षण कर्मी तथा चरा विज्ञहरूको सहभागिता रहेको छ टोलीले सौराबाट चुरे पहाड हुँदै बगही बगैबाट माडेको सोमेश्वर क्षेत्रमा चरा अवलोकन गरेको बर्ड एजुकेसन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष बासु बिडारीले जानकारी दिनुभयो टोलीले आज नेकुञ्जको टाइगर टप्स अन्तर्गत गडगाई हुँदै ब्रण्डाभार क्षेत्रमा चराको अवलोकन गर्ने उहाँले जानकारी दिनुभयो अहिलेसम्म गरिएको अवलोकनका क्रममा चराको अवस्था राम्रो रहेको बेसोबाट लोप हुन लागेका चराहरू पनि पाइएको निवर्तमान अध्यक्ष बिडारीले बताउनुभयो विभिन्न माग राखेर चक्काजाम गर्न खोज्ने नेपाल सद्भावना पार्टीका पाँचजना नेता तथा कार्यकर्तालाई प्रहरीले आइतबार बिहान पूर्वी चितवनको रत्नगरबाट पक्राउ गरेको छ पूर्व पश्चिम राजमार्ग अन्तर्गत रत्नगर एकमा सडक अवरुद्ध गर्न खोज्ने सद्भावना पार्टी राजेन्द्र महतो पक्षधरका कार्यकर्तालाई प्रहरी पक्राउ गरेको हो सभा चुनावको मिति छिट्टै घोषणा हुनुपर्ने चितवनलाई विद्युत भार कटौती मुक्त जिल्ला पर्ने लगायत तेह्र बुधे माग राख्दै राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी आन्दोलित छ प्रहरीले सो पार्टीको झन्डासहित केन्द्रीय सदस्य अर्जुन ओप्रेती सुशल कुशल सुवेदी इन्दु सुवेदी सन्देश तामाङ र जीवन चौधरीलाई पक्राउ गरेको जनाएको छ पार्टीका नेता तथा कार्यकर्ताले बिहान केही बेर अवरुद्ध पारेको सडक प्रहरले बल प्रयोग गरी खुलाएको थियो नेविसङ क्षेत्रीय समिति क्षेत्र नम्बर तिनले सम्पूर्ण क्षेत्रीय समिति एवं नवनिर्वाचित क्याम्पस इकाइहरूलाई बधाई तथा शुभकामना दिएको छ क्षेत्रीय समितिका अध्यक्ष सुभाष पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेविसङ चितवनका अध्यक्ष अरुणेश्वर खनाल प्रमुख अतिथि रहनु भएको थियो कार्यक्रममा नेविसङ चितवनका उपाध्यक्ष मित्र निधि तिवारी सचिव विष्णुहरी थापा सदस्य विनोद पाण्डे निवर्तमान जिल्ला सचिव परमेश्वर खनाल नेभी क्षेत्र नम्बर एकका अध्यक्ष विजय चौधरी क्षेत्र नम्बर दुईका अध्यक्ष मनोज गुरुङ लगायतले मन्तव्य राख्नु भएको थियो नेभी वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरले सैद शिवप्रसाद पौडेलको सैतिसौँ जन्म जयन्तीको अवसरमा देव प्रज्वलन गरेको छ कार्यक्रमको अध्यक्षता इकाइ कमिटीका अध्यक्ष वचन कार्कीले गर्नुभएको थियो नेविसङ्घ क्षेत्र नम्बर तिनका प्रशान्त अधिकारी प्रमुख अतिथि रहनु भएको थियो नेपाल सेमाउल उन्दोङ सेन्टर नामक संस्थाले पूर्वी चितवनको पिपले गाविस वडा नम्बर नौ धमेली जोड्ने निर्माणाधीन सडक बाटोको हिजो कार्यक्रमका बीच उद्घाटन गरिएको छ करिब पन्ध्र लाख रुपियाँको लागतमा बन्न लागेको सो बाटोको सेमाउलका उपाध्यक्ष शान्ता पौडेल केही कोरियन र स्थानीयले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गरेका हुन् धमिली टुरिज्म मार्गको नाम दिएको सो बाटो अहिले भने दुई सय पचास मिटर मात्र बनाइएको छ आफ्नो गाउँ आफै बनाऊ भन्ने सेमाउलको अनुसार पिप्लेमा अहिलेसम्म दुई सय पचास मिटरका नौवटा बाटोहरू सम्पन्न भइसकेका छन् जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको हालको कार्यालय सर्ने भएको छ अहिले चौबिस गोटीमा रहेको भाडाको भवनबाट प्रहरी सर्न लागेको हो पुरानो सम्झौता सकिएपछि नयाँ ठाउँमा सर्न लागेको चितवन ट्राफिकले जनाएको छ अहिले बसिरहेको भवन त्यति सुविधा सम्पन्न नभए को र पुरानो भएकाले पनि सर्नुपर्ने भएकाले आगामी एक गतिबाट सर्ने तयारी भएको जनाइएको छ अब दुन दूरसञ्चार रोडमा सर्ने तयारी भएको ट्राफिक प्रमुख रविन श्रेष्ठले जानकारी दिनुभयो अब सर्ने भवन पनि भाडाकै भवन भएको जनाइएको छ दुई हजार सत्तरीको गणतन्त्र दिवसको दिन नेपाली कङ्ग्रेस गीतानगर गाउँ समितिले विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ जेठ पन्ध्र गति हुने कार्यक्रमको प्रमुख अतिथिको रूपमा कङ्ग्रेसका सभापति सुशील कोइराला आउनुहुने प्रचार प्रसार समितिका सहसंयोजक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो कार्यक्रमको लागि गाउँ समितिले पच्चिस पच्चिस सदस्य आर्थिक समिति र प्रचार प्रसार समिति गठन गरेको छ प्रचार प्रसार समितिको संयोजकमा निर्मल कुमार श्रेष्ठ र आर्थिक समितिको संयोजकमा उमेश चन्द्र पौडेल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 Arpan news at Gmail dot com अवस्थ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचार सकियो ध्रुवराज विदा भई नमस्कार यस अर्पण स्थानीय समाचारको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी